हाम्रो घर हजुर गएदेखि साँझ परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्ज सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा कृषि तथा युवा रेडियो सामुदायिक रेडियो साझा आवाज अठासी थोप्लो तिन मेगार्समा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज तिमी मात्र चाहे प्रिय जिन्दगीमा तिमी मात्र चाहे प्रिय जिन्दगीमा बडो दुःख पाएँ प्रिय जिन्दगीमा तिमी मात्र चाहे प्रिय जिन्दगीमा बडो दुःख मात पाएँ प्रिय जिन्दगीमा तिमीसँग बस्दा कैयौँ रात बित्थे तिमीसँग बस्दा कैयौँ रात बित्थे तिनै याद नारे प्रिया जिन्दगीमा बडो दुःख पाएँ प्रिया जिन्दगीमा अडामाथि आऊ तिमी भन्न पुग्थ्यौ अडामाथि आऊ तिमी भन्न पुग्थ्यौ यहाँ भन्छ कसले प्रिया जिन्दगीमा बडो दुःख पाएँ प्रिया जिन्दगीमा तिमी सामु छैनौ अति याद आयो तिमी सामु छैनौ अति याद आयो कैयौँ प्यार गर्थे प्रिया जिन्दगीमा बडो दुःख पाएँ प्रिया जिन्दगीमा बियो गिछु धेरै भयो मर्नु जस्तो बियो गिछु धेरै भयो मर्नु जस्तो सबैसँग फाटे प्रिया जिन्दगीमा तिमी मात्र चाहे प्रिया जिन्दगीमा बडो दुःख पाएँ प्रिया जिन्दगीमा बडो दुःख पाएँ प्रिया जिन्दगीमा सौर्य रेख दाङका मित्र प्रकाश मगर वियोगीको यही गजल सँगसँगै नमस्कार अनि गजलीय अभिवादन कार्यक्रम गजल पुञ्जको व्यवसायमा महिनौ दिनपछिको नमिठो विश्रामपछि उपस्थित भएका छौँ तपाईँको रेडियो सेटमा प्राविधिक मित्र कृष्णसँगै गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर नेपालकै पहिलो युवा तथा कृषि रेडियो रेडियो साझ आवाज अठासी दशमलव तिन मेगा हर्चबाट र रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसारबाट हामीलाई एकैसाथ श्रवण गरिरहनु भएको छ नेपाली गजल विकास र उत्थानका निम्ति एउटा बिन्दै पृथक कार्यक्रम गजल हुन्छ तपाईँले हरेक बुधबार राति नौ पन्ध्रदेखि करिब दस बजेसम्म सुन्न सक्नुहुन्छ तपाईँका गजलीय वाक्यहरू वाचन गर्ने श्रृङ्खला हो यो तपाईँहरूमा पनि थुप्रै थुप्रै साहित्य सिर्जनाभित्रका गजलहरू हुन सक्छन् तिनै गजलहरू हामीले गजल पुञ्जमा वाचन गर्ने गर्दछौँ अह आदरणीय गजल मनहरू के गर्दै हुनुहुन्छ व्यवसायमा मैले भनेको थिएँ मित्रहरू म गएको छु एक दिन फर्केर आउँछु भनेर हो आज सोही अनुरूप फर्केर आएको छु कहाँ हो कहाँको बस्तीबाट म बोलिरहेको छु र तपाईँहरू सुन्दै हुनुहुन्छ मैले भनेको थिएँ म जाँदैछु एक दिन अवश्य फर्केर आउँछु भनेर यो सब मायाले हो मित्र मायाले तपाईँहरूको मायाले आज फेरि मलाई तानेर ल्याएको छ यो रेडियोको सेटसम्म मैले बाछा गरे अनुरूप फेरि म फर्केर आएको छु तपाईँहरूको रेडियो सेट सेटमा केवल माया हो यहाँ न त कुनै धनले काम गर्छ न त कुनै सम्पत्तिले न त कुनै अरू चिजले नै केवल यो माया हो तपाईँहरूको र म फर्केर आउन बाध्य भएको छु तपाईँहरूको रेडियो सेट सेटमा हामीले तपाईँहरूका गजलहरू वाचन गर्ने गर्दछौँ तपाईँहरूले पठाउनुभएका इमेलमा फेसबुक पेजमा र पत्रमा प्राप्त भएका गजलहरू हामीले कार्यक्रम गजलपुञ्जको बसाइमा वाचन गर्ने गर्दछौँ नेपाली गजल विकासको उत्थानमा टेवा पुग्ने हेतुले रेडियो कार्यक्रम गजलपुञ्ज लिएर आएका हौँ हामीले सदाका पहिलेका बसाइहरूमा जस्तै यी बसाइहरू पनि तपाईँहरूले सोचे जस्तै र भने जस्तै गराउने हाम्रो प्रयास रहिरहनेछ आउनुहोस् आजको घन्सलपुञ्जको दैलु घारौँ यो देशभक्ति गीतबाट आदरणीय गजल मलारो यो देशभक्ति गीतपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो सामुदायिक रेडियो साझ आवाज अठासी दशमलव तिन मेगा हर्च र रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसारबाट पनि सुन्दै हुनुहुन्छ तपाईँले हामीलाई हाम्रो पात्रमा गएर नवीन संसार भनेर त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ यो व्यवसायमा मलाई गजल प्राप्त भएको छ मैले जब कार्यक्रम पुनः सञ्चालन गर्दैछु भन्ने खबर प्राप्त गर्नुभयो धेरै मित्रहरूले सामाजिक सञ्जालमा अनि मलाई गजल पठाउनु भयो र तिनै प्राप्त गजलहरू यो श्रृङ्खलामा वाचन गर्नेछु यो बसाइमा मलाई प्राप्त भएको छ सञ्जय घिमिरे सञ्जालको गजल उहाँ मैदान अर्घाखाँचीका मित्र हुनुहुन्छ हाल थेगो दक्षिण कोरियामा उहाँको यो झ्याउरी लयमा अबको बसाइमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु हिरा र मोती जुहार केही चाहिन्न मलाई हिरा र मोती जुहार केही चाहिन्न मलाई भोग्दछ बसे दिलमा तिमी सुहास चलाई हिरा र मोती जुहार केही चाहिन्न मलाई भोग्दछ बसे दिलमा तिमी सुभाष चलाई कायम राख्न सधैँ तिम्रो हँसिलो मुहार कायम राख्न सदैव तिम्रो हँसिलो मुहार दिनेछु खुसी मै आफै जली यो मुटु चलाई भोग्दछ बसी दिलमा तिमी सुभाष चलाई जीवनभरि प्रेमको ज्योति चम्काइराखौँला जीवनभरि प्रेमको ज्योति चम्काइराखौँला केवल तिमी बनिनु दियो म बन्छु सलाई भोग्दछ बसी दिलमा तिमी सुभाष सुभाषलाई क्रोधले डढी मर्दछ हाम्रो पिरती देखेर क्रोधले डढी मर्दछ हाम्रो पिरती देखेर कुरोटी ढोगी समाजमा जो चाहन्न भलाई पुग्दछ बसे दिलमा तिमी सुभाष चलाइ झारौँलाई बेसी धानौँलाई खेती मिलेर जान झारौँलाई बेसी धानौँलाई खेती मिलेर जान झारौँलाई बेसी धानौँलाई खेती मिलेर चाहन बसौँला सँगै गरौँलाई जो हो पौराखा फलाई हिरा र मोती जुहार केही चाहिन्न मलाई पुग्दछ बसे दिलमा तिमी सुवास चलाई पुग्दछ बसे दिलमा तिमी सुवास चलाई आदरणीय गजल मनहरू व्यवसायमा मैले वाचन गरेँ सञ्जय घिमिरेको गजल उहाँ मैदान अर्घाखाँचीका मित्र हुनुहुन्छ हाल दक्षिण कोरिया थेगुबाट यो गजल हामीलाई पठाउनु भएको थियो यो मिठो गजलका निम्ति हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु यहाँनिर सञ्जय घिमिरे सञ्जाललाई अत्यन्तै ज्याउरी लयमा अत्यन्तै मिठो गजल वाचन गरी होसाइमा सञ्जय घिमिरेको यसै गरी मेरो हातमा अर्को गजल प्राप्त भएको छ व्यवसायमा तुलसीपुर उपमहानगरपालिका उन्नाइस दाङ सकरामका मित्र हाल युएईमा हुनुहुन्छ प्रतीक सङ्ग्रामी व्यवसायमा प्रतीक सङ्ग्रामीको गजल मलाई हात परेको छ व्यवसायमा वाचन गर्न चाहन्छु प्रतीक सङ्ग्रामीको गजल कत्रो फुर्ती हजुर मच्छर मारेर कत्रो फुर्ती ए हजुर मच्छर मारेर कोही हुँदैन बहादुर मच्छर मारेर कत्रो फुर्ती ए हजुर मच्छर मारेर कोही हुँदैन बहादुर मच्छर मारेर सायद जमाना उल्टिएको हो कि सायद जमाना उल्टिएको हो कि हड्डी खोज्छ कुकुर मच्छर मारेर कोही हुँदैन बहादुर मच्छर मारेर कमाएको छैन दुनियाँमा कसैले कमाएको छैन दुनियाँमा कसैले सुन चाँदीको हिँडुर मच्छर मारेर कोही हुँदैन बहादुर मच्छर मारेर उडुस लाएर तमासा देखाइन्छ उडुस लडाएर तमासा देखाइन्छ उडुस लडाएर तमासा देखाइन्छ को भाषा र मासुर मच्छर मारेर कोही हुँदैन बहादुर मच्छर मारेर नुहाएर आउनु है ढलको पानीले नुहाएर आउनु है ढलको पानीले जानेहरू तुलसीपुर मच्छर मारेर कोही हुँदैन बहादुर मच्छर मारेर यो दानव मानव कति भएको यो दानव मानव कति भएको हो झिँगा खान आतुर मच्छर मारेर कोही हुँदैन बहादुर मच्छर मारेर देखेर सङ्ग्रामी तिन छक्क पर्यो देखेर सङ्ग्रामी छक्क पर्यो मोटाउँदै रहेछ बङ्गुर मच्छर मारेर खत्रो फुर्ती ए हजुर मच्छर मारेर कोही हुँदैन बहादुर मच्छर मारेर कोही हुँदैन बहादुर मच्छर मारेर आदरणीय गजल मनहरू वसाईमा वाचन गरी प्रतीक सङ्ग्रामीको गजल उहाँ तुलसीपुर उपमहानगरपालिका उन्नाइसका मित्र हुनुहुन्थ्यो दाङ सङ्क्रामका हाल युएईबाट पठाइएको यो गजल वाचन गरी व्यवसायमा अत्यन्तै मिठो गजलका निम्ति आभारी छु प्रत्येक सङ्ग्रामीप्रति उहाँ तुलसीपुर उपमहानगरपालिका उन्नाइसका मित्र हुनुहुन्छ दाङ सङ्क्रामका हाल युएईबाट पठाइएको गजल हो यो अत्यन्तै मिठो अनि व्यङ्ग्यात्मक गजल यहाँनिर भाषण गरिसकेको छु पार्थिक सङ्ग्रामीको यो वसैमा मलाई अर्को गजल प्राप्त भएको छ यहाँनिर नवराज सुनार हुनुहुन्छ तुलसीपुर उपमहानगरपालिकाका मित्र मोतीपुर सादाङका मित्र हुनुहुन्छ नवराज सुनार व्यवसायमा नवराज सुनारको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु पढाइ भयो दिएर चोट निष्ठुरी मायाले पराही भयो दिएर चोट निष्ठुरी मायाले चोखो थियो माया लगायो कोट निष्ठुरी मायाले पराई भयो दिएर चोट निष्ठुरी मायाले चोखो थियो माया लगायो खोट निष्ठुरी मायाले हुर्कदै थियो भर्खरी माया बुझिनु के गरौँ हुर्किँदै थियो भर्खरे माया बुझिन के गरू उखेलिदियो कलिलो बोट निष्ठुरी मायाले चोखो थियो माया लगायो खोट निष्ठुरी मायाले गरिब प्रति दिनो ध्यान धनीलाई भेटेसी गरिबप्रति दिनो ध्यान धनीलाई भेटेसी सबै त्यही ठान्यो देखेसी नोट निष्ठुरी मायाले चोखो थियो माया लगायो खोट निष्ठुरी मायाले मनमा अझै राखिने राछु दिएको ठेगाना मनमा अझै राखिने राछु दिएको ठेगाना मनमा अझै राखिने राछु दिएको ठेगाना सल्यान जिल्ला कपुरकोट निष्ठुरी मायाले चोखो थियो माया लगायो खोट निष्ठुरी मायाले तोडेर बाचा कसम सबै मलाई छोड्ने तोडेर बाचा कसम सबै मलाई छोड्ने थाहा नदी लिछौ अठोट निष्ठुरी मायाले चोखो थियो माया लगायो खोट निष्ठुरी मायाले चोखो थियो माया लगायो खोट निष्ठुरी मायाले अह आदरणीय गजल मनहरू यो विषयमा भाषण गरी नवराज सुनारको गजल उहाँ तुलसीपुर उपमहानगरपालिका मोतीपुर साथ दाङका मित्र हुनुहुन्थ्यो अत्यन्तै मिठो गजलका निम्ति हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु यहाँनिर नवराज सुनारप्रति अह आदरणीय गजल मनहरू नवराज सुनारको यो गजलपछि अब हामी एउटा साङ्गीतिक गजल सुन्नेछौँ त्यसपूर्व एउटा मलाई गजल प्राप्त छ यहाँनिर यहाँनिर मलाई गजल प्राप्त भएको छ यस गजलपछि हामीले एउटा साङ्गीतिक गजल सुन्नेछौँ यो विषयमा मलाई हात परेको छ देवी श्रमिक वीरेन्द्रको गजल हो यो घोरा एघार दाङका मित्र हाल कतारमा हुनुहुन्छ कतारबाट पठाइएको गजल छ यहाँनिर यो विषयमा यो विषयमा भाषण गर्न चाहन्छु डिबी श्रमिक वीरेन्द्रको गजल आउँछ साहु सधैँभरि कराएर जान्छ आउँछ साहु सधैँभरि कराएर जान्छ मेरै घरको वरिपरि कराएर जान्छ छानो टाल्दा उसैसँग लिएको थिएँ पैसा छानो टाल्दा उसैसँग लिएको थिएँ पैसा हिसाब गर्दै घरिघरि कराएर जान्छ मेरै घरको वरिपरि कराएर जान्छ केही वर्ष बाटो हेर कमाइ तिर्छु भन्दा केही वर्ष बाटो हेर कमाइ तिर्छु भन्दा नाना भाती अनेक थरी कराएर जान्छ मेरै घरको वरिपरि कराएर जान्छ साबमा दिन नसकेनी ब्याज देऊ भन्दै सावा दिन नसकेनी ब्याज देऊ भन्दै यत्रा यत्रा आँखा तरी कराएर जान्छ मेरै घरको वरिपरि कराएर जान्छ भाइ जति खेतबारी लिलाम गर्छु भनी भए जति खेतबारी लिलाम गर्छु भनी एकहोरो पागल सरी कराएर जान्छ आउँछ साहु सधैँभरि कराएर जान्छ मेरै घरको वरिपरि कराएर जान्छ मेरै घरको वरिपरि कराएर जान्छ आदरणीय गजल मनहरू युवासँगमा भाषण गरी डिबी श्रमीको गजल उहाँ घर दाङका मित्र हुन्थ्यो हालकतारबाट हामीलाई गजल पठाउनुभयो यो अत्यन्तै मिठो दमदार गजलका निम्ति मार्ने गजलका निम्ति डिबी श्रमिकप्रति हृदयदेखि आभारी छु यो व्यवसायमा हामी बसाइ एउटा साहित्यिक गजल सुन्छौँ क्यार निरपे सुवेदीको शब्दहरू भने पुरुषोत्तम सुवेदीको स्वर सङ्गीतमा अत्यन्तै मिठो अनि केही दिन अगाडि मात्र बजारमा आएको छ एउटा साङ्गीतिक गजल भर्खर भर्खर सफर सुरु भएको छ तिमीसँग जुग्न नजर सुरु भएको छ यही साङ्गीतिक गजल यो बसाइमा हजुरहरूको निम्ति पेस गर्छु भर्खर भर्खर सफर सुरु भएको छ तिमीसँग जुद्ध नजर सुरु भएको छ भर्खर भर्खर सफर सुरु भएको छ सुरु भएको छ नजर सुरु भएको नजर सुरु भएर बबाा गामा गा गामा मुस्कुराउँछे डुलाउँदै नजर यता उता हो मुस्कुराउँछे डुलाउँदै नजर यता उता मुस्कुराउँछे डुलाउँदै नजर यता उता नजर यता उता नजर यता उता लाग्छ मेरो चाहतको असर सुरु भएको छ उनीसँग सुधुन नजर सुरु भएको छ उनीसँग सुधुन नजर सुरु भएको छ सुरु भएको छ समय हिँडिएला एकान्तमा कतै एकान्तमा कतै हो हात समय हिँडिएला एकान्तमा कतै एकान्तमा कतै हात समय हिँडिएला एकान्तमा कतै एकान्तमा कतै एकान्तमा कतै बल्लत त भिडभाड सहर सुरु भएको छ सुरु भएको उनीसँग सुधन नजर सुरु भएको छ उनीसँग सुधन नजर गजल मनरो यो साङ्गीतिक गजलपछि तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गजल फुन्जमा भर्खर भर्खर सफर सुरु भएको छ तिमीसँग जुन नजर सुरु भएको छ पुरुषोत्तम सुवेदीको स्वर र सङ्गीतमा निरपेश उपेतीको शब्दमा यो साङ्गीतिक गजल हजुरहरूको निम्ति यहाँनिर व्यवसायमा मैले पेस गरिसकेको छु तपाईँलाई कार्यक्रम गजल फुन्ज कस्तो लाग्दैछ जस्तो लाग्दैछ त्यस्तै कार्यक्रम सकिसकेपछि म ठेगाना दिनेछु तपाईँले प्रतिक्रिया दिन नबिर्सनुहोला तपाईँले आज सुन्न छुट्नुभयो भने कार्यक्रम भोलि तपाईँले युट्युबमा गएर पनि सुन्न सक्नुहुनेछ रेडियो कार्यक्रम गजल पञ्च भनेर खोज्नुहोला त्यहाँ गएर तपाईँले खोज्न सुन्न सक्नुहुनेछ आफूले चाहेको बेलामा र तपाईँले हामीलाई यतिखेर नेपालकै पहिलो युवा तथा कृषि रेडियो रेडियो साझ आवाज अठासी दशमलव तिन मेघार्चबाट र अन रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसारबाट पनि सुन्दै हुनुहुन्छ हाम्रो पात्रमा गएर पनि सुन्न सक्नुहुन्छ तपाईँले यो छोटो जानकारीपछि तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गजल गजलपुञ्जमा व्यवसायमा मलाई पुनः गजल प्राप्त भएको छ व्यवसायमा उहाँ हुनुहुन्छ साधु भाइ भन्नुहुन्छ आफ्नो नाम डोटीका मित्र व्यवसायमा साधु भाइको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यो हावाको कपडा पानीको सालन यति भइपुग्छ हावाको कपडा पानीको सालन यति भइपुग्छ ओडाको घर किनारको आँगन यति भइपुग्छ हावाको कपडा पानीको सालन यति भइपुग्छ ओडारको घर किनारको आँगन यति भइपुग्छ हावाको बिजुली फ्री वाइफाई चाहिँदैन सरकार हावाको बिजुली फ्री वाइफाई चाहिँदैन सरकार मात्र घर घरमा पठाउनुन भुटुन यति भइपुग्छ ओडारको घर किनारको आँगन यति भइपुग्छ देश जोगाउन सिमानामा पर्खाल बनाउनु पर्यो देश जोगाउन सिमानामा पर्खाल बनाउनु पर्यो युवाका हातमा देउ घैँटी र गन यति भए पुग्छ ओडारको घर किनारको आँगन यति भइपुग्छ जाँदा तिमी बहिर सारेर गयो अब फर्केर आउँदा जाँदा तिमी बहिर सारेर गयो अब फर्केर आउँदा बोकेर ल्याउनु अभिवादन यति भइपुग्छ ओडारको घर तिनीहरूको आँगन यति पुग्छ कि त माया लाउँदै नलाऊ यदि लाउँछौ भने कि त माया लाउँदै नलाऊ यदि लाउँछौ भने मुटु साटेपछि नगर्नु दोमन यति पुग्छ ओडारको घर किनारको आँगन यति पुग्छ साधु भनेर चोरले मन्दिरमा आशीर्वाद मागोस् साधु भनेर चोरले मन्दिरमा आशीर्वाद मागोस् र बदलियोस् उसको जीवन यति भइपुग्छ हावाको कपडा पानीको सालन यति भइपुग्छ पुग्छ ओडारको घर किनारको आँगन यति भइपुग्छ ओडारको घर किनारको आँगन यति भइपुग्छ आदरणीय गजल मनहरू यसैमा वाचन गरी साधु भाइको गजल उहाँ डोटीका मित्र हुनुहुन्थ्यो पक्कै पनि मित्र हावाको बिजुली फेरि वाइफाई चाहिँदैन सरकार मात्र घर घरमा पठाउनु भुटुन यति भए पक्कै पनि व्यवसायमा मलाई पुनः गजल प्राप्त भएको छ प्रकाश श्रेष्ठको उहाँ राजपुर नमुदाङका मित्र हुनुहुन्छ हाल साउदी अरबबाट यो गजल पठाउनु भएको छ विषयमा वाचन गर्न चाहन्छु प्रकाश श्रेष्ठको गजल आफ्नै भनी तिखो छुरा धस्नेलाई के भन्ने हो दुश्मन भई मुटुभित्र बस्नेलाई के भन्ने हो आफ्नै भनी तिखो छुरा धस्नेलाई के भन्ने हो दुश्मन भई मुटुभित्र बस्नेलाई के भन्ने हो सपनाको महलमा राख्छु भन्थे सजाएर सपनाको महलमा राख्छु भन्थे सजाएर तर स्वार्थी आफ्नै सुर कस्नेलाई के भन्ने हो दुश्मन भई मुटुभित्र बस्नेलाई के भन्ने हो सजाएर राखेँ मैले मुटुभित्र उसलाई सजाएर राखेँ मैले मुटुभित्र उसलाई सजाएर राखेँ मैले मुटुभित्र उसलाई मुटुभित्र कमिला झैँ डस्नेलाई के भन्ने हो दुश्मन भई मुटुभित्र बस्नेलाई के भन्ने हो आफ्नै भन्ती मेरो माया बिर्सी कतै नफस्नु है आफ्नै भन्थे मेरो माया बिर्सी कतै नफस्नु है झुटो कुरा गर्दै तेल घस्नेलाई के भन्ने हो दुश्मन भई मुटुभित्र बस्नेलाई के भन्ने हो मलाई यो खाडीभित्र पैसा टिप्न लगाएर मलाई यो खाडीभित्र पैसा टिप्न लगाएर आफू मस्त अर्कैसँग फस्नेलाई के भन्ने हो आफ्नै पनि तीको छुरा धस्नेलाई के भन्ने हो दुश्मन भई मुटुभित्र बस्नेलाई के भन्ने हो दुश्मन भई मुटुभित्र बस्नेलाई के भन्ने हो आदरणीय गजल मनहरू अत्यन्तै मिठो गजल वाचन गरे व्यवसायमा पक्कै पनि मुटुभित्र छुरा धस्नेलाई के भन्ने हो आफ्नै भनेर छुरा धस्छन् यहाँ मान्छेहरूले र त्यस्ता मान्छेहरूलाई के भन्ने हो भन्दै हुनु थियो यहाँनिर प्रकाश श्रेष्ठले अवश्यमा मलाई पुनः अर्को गजल प्राप्त भएको छ यहाँनिर प्रकाश बाबु चन्द हुनुहुन्छ सलेरी सा दैलेखका मित्र हाल कतारबाट पठाइएको गजल हो यो अवश्यमा वाचन गर्न चाहन्छु प्रकाश बाबु चन्दको गजल हिउँ जस्तै पानी बनी पग्लिँदो रहेछ जिन्दगी यौँ जस्तै पानी भनी पग्लैदो रहेछ जिन्दगी समयसँगै पालभरमै बदलिँदो रहेछ जिन्दगी हिउँ जस्तै पानी भनी पग्लिँदो रहेछ जिन्दगी समयसँगै पलभरमै बदलिँदो रहेछ जिन्दगी खुसियालीको दरबार बनाउँछु भन्दा भन्दै खुसियालीको दरबार बनाउँछु भन्दा भन्दै बालुवाको घर जस्तै भत्किदो रहेछ जिन्दगी समयसँगै पलभरमै बदलिँदो रहेछ जिन्दगी तरिलीका डोबहरू नभाउँदा कहिले पनि तरिलीका डुबहरू नभाउँदा कहिले पनि आँसु जस्तै तलाउमा सङ्गलिँदो रहेछ जिन्दगी समयसँगै पलभरमै बदलिँदो रहेछ जिन्दगी भयो बे अर्थमा सपनाहरू सजाउँदैन अब भयो बे अर्थमा सपनाहरू सजाउँदैन अब अचानक भूकम्पसरी हालिँदो रहेछ जिन्दगी समयसँगै पलभरमै बदलिँदो रहेछ जिन्दगी पुग्नु थियो गोधुलीको क्षितिजभन्दा टाढा पुग्नु थियो गोधुलीको क्षितिजभन्दा टाढा यसै डाँडा पारी ढल्किँदो रहेछ जिन्दगी हिउँ जस्तै पानी बनी पग्लिँदो रहेछ जिन्दगी समयसँगै पलभरमै बदलिँदो रहेछ जिन्दगी समयसँगै पलभरमै बदलिँदो रहेछ जिन्दगी समयसँगै पलभरमै बदलिँदो रहेछ जिन्दगी आदरणीय गजल मनहरू व्यवसायमा वाचन गरे प्रकाश बाबु चन्दको गजल उहाँ सल्लेरी साथ दैलेखका मित्र हुनुहुन्थ्यो हाल कतारबाट यो गजल हामीलाई पठाउनु भएको थियो अत्यन्तै मिठो गजलका निम्ति दिदीदेखि आभार छु व्यवसायमा प्रकाश बाबु चन्दप्रति तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो नेपालकै पहिलो युवा तथा कृषि रेडियो सामुदायिक रेडियो साझा आवाज अठासी दशमलव तिन मेगा हर्ज र तपाईँले हामीलाई यतिखेर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसारबाट पनि यतिखेर श्रवण गर्दै हुनुहुन्छ तपाईँले नवीन संसारलाई हाम्रो पात्रोमा गएर पनि सुन्न सक्नुहुन्छ अब हामी कार्यक्रमको आखिरी आखिरतिर छौँ भन्नुपर्छ हामी छुट्नुपर्ने समयमा आइपुगेका छौँ व्यवसायमा वाचन गर्न चाहन्छु आजको लागि अन्तिम गजल भन्नुपर्छ यसपछि हामी एउटा साङ्गीतिक गजल सुन्नेछौँ र आजको बसाइबाट बिट मार्नु पर्ने हुन्छ बसाइमा मलाई प्राप्त भएको छ दोलो बुढाथोकी विचलितको गजल वा पञ्चकुली दाङका मित्र हुनुहुन्छ बसाइमा भाषण गर्न चाहन्छु दलु बुढाथोकी विचलितको गजल लाग्छ यही निधाउँछु बाटो हेरे है बिउजी पक्कै आउँछु बाटो हेरे है तिमी गुम हुँदा मान्छेको भिडमा तिमी गुम हुँदा मान्छेको भिडमा मैले सिटी बजाउँछु बाटो है बिउजे पक्कै आउँछु बाटो है आज किन यो मन किन लाग्यो आज किन यो मन बहकिन लाग्यो हल्का पिच्च लाउँछु बाटो है बिउजी पक्कै आउँछु बाटो है सुनाइदेला कसैले नाना थरी कुरा सुनाइदेला कसैले नाना थरी कुरा मैले खबर पठाउँछु बाटो हेरी है बेउसी पक्कै आउँछु बाटो हेरी है अपलोड गरिन् कि नयाँ सेल्फी उनले अपलोड गरिन् कि उनले नयाँ सेल्फी उनले एकछिन फेसबुक चलाउँछु बाटो हेरी है लाग्छ यहीँ निदाउँछु बाटो हेरी है बेउसी पक्कै आउँछु बाटो हेरी है बेउसी पक्कै आउँछु बाटो हेरी है आदरणीय गजल मनोरु वसाइमा भाषण गरे दल्लो बुढाथोकी विचलितको गजल उहाँ पञ्चकुली धाङका मित्र हुनुहुन्थ्यो उहाँको यो अत्यन्तै मिठो गजलको निम्ति हृदयदेखि आभार प्रकट गर्न चाहन्छु यो वसाइमा दलु थुकी विचलित प्रति यसैमा हामी एउटा साङ्गीतिक गजल सुन्छौँ श्यामराज राणा भाटको शब्दमा सुशील श्रेष्ठको स्वर सङ्गीतमा जुनसँग झर्को लाग्छ तारासँग झर्को लाग्छ तिमीसँग छुटेपछि सारासँग झर्को लाग्छ यो साङ्गीतिक गजल व्यवसायमा हजुरहरूको निम्ति तारासँग झर्को लाग्छ पछि तिमीसँग छुटेपछि सारासँग झर्को लाग्छ kalbisi को आफ्नो मेरा आफ्ना आफनतिर प्यारासँग झर्को लाग्छ मेरा आफ्ना आफन्तिर आदरणीय गजल मनहरू जुनसँग झर्को लाग्छ तारासँग झर्को लाग्छ तिमीसँग छुटेपछि सारासँग झर्को लाग्छ पक्कै पनि मित्र वसैमा राखेको थिएँ हजुरहरूको निम्ति साङ्गीतिक गजल सुशील श्रेष्ठको स्वर सङ्गीतमा श्यामराज राणा भट्टको श्यामराज राणा भट्टको सुमधुर साङ्गीतिक गजल व्यवसायमा हजुरहरूको निम्ति पेस गरिसकेको छु तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो सामुदायिक रेडियो साझा आवाज अठासी दशमलव तिन मेघार्ज र तपाईँले हामीलाई यतिखेर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसारबाट पनि श्रवण गर्दै हुनुहुन्छ हाम्रो पात्र मार्फत पनि सुन्न सक्नुहुन्छ लौ त मित्रहरू यही तपाईँहरूका गजल सँगसँगै आजको बसेबाट ओझिलिनु पर्ने बेला आइसकेको छ यति जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभारी छु तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सनुहोला र तपाईँले यसरी नै आफ्ना गजलहरू सुनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई पत्रचार गर्नुपर्ने हुन्छ जसको लागि हाम्रो ठेगाना हो कार्यक्रम गजलपुञ्ज सामुदायिक रेडियो साझ आवाज अठासी दशमलव तिन मेगाहर्ज राप्ती अञ्चल दाहाङ देउखुरी गढवा एक पर्कतीनगर यही ठेगानामा आफ्नो पत्रचार गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँले सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुक वगेर खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजलपुञ्ज भनेर त्यहाँ तपाईँले लाइक पनि गर्न सक्नुहुन्छ र म्यासेज पनि पठाउन सक्नुहुन्छ आफ्नो गजलहरू पठाउन सक्नुहुन्छ त्यसै गरी तपाईँले हामीलाई मेल गर्न चाहनुहुन्छ भने मेरो मेल एड्रेस रहेको छ SP Mathur at the rate Gmail dot com SPMATHA WR at the rate Gmail dot com यसैमा पनि मेल गर्न सक्नुहुन्छ र आफ्नो कुनै पनि प्रतिक्रियाहरू छन् भने यही ठेगानाहरूमा दिन सक्नुहुन्छ त मित्रहरू आजको बसेबाट ओझिनुपर्ने बेला आइसकेको छ हामी कार्यक्रमको आखिर आखिरतिर छौँ यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्ने प्राविधिक मित्र कृष्णलाई हृदयदेखि धेरै धेरै धन्यवाद दिँदै आजको बसेबाट ओझिलिन्छु पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका हेर्नुहोस् त कतै खुला पुग्छन् कि समय बखत खराब छ झ्याल ढोका बन्द गर्नुहोस् बिरामी हुनुहुन्छ कि औषधि खान बिर्सन भयो कि औषधि खानुहोस् छेउमा करुवामा पानी पनि राख्नुहोस् रातिको समय बिचरा तिर्खा लाग्न सक्छ तपाईँको बाँकी पल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सृजनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै जिनवाङ आठ रामाई रोल्पाका डिपी ओली स्मार्टको गजल वाचन गर्दै बिदा हुन्छु चिहानमाथि गुलाबको फुल टाँसेर जानु चिहानमाथि गुलाबको फुल टाँसेर जानु मन मिल्ने सँग उतै नाता गाँसेर जानु मेरो घरमा मलामीको ताती लाग्दाखेरि मेरो घरमा मलामीको ताती लाग्दाखेरि मुसक तिमी एक झलक हाँसेर जानु मन मिल्नेसँग नाता उता घाँसेर जानु त्यसैले यादले पनि धेरै सताउला त्यसैले यादले पनि धेरै सताउला यादहरू सदाको लागि मासेर जानु मन मिल्नेसँग नाता उता गाँसेर जानु दुःख पाउले उताबाट पनि धोका खाए दुःख पाउली उताबाट पनि धोका खाए उसको दिलमा तिम्रो माया साँचेर जानु माथि गुलाबको फुल टाँसेर जानु मन मिल्नेसँग नाता उता घाँसेर जानु मन मिल्नेसँग नाता उता घाँसेर जानु जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी